बुलबुल एउटा इरानी चरा बुलबुल मनभित्रको हलचल चोरी हुन सक्छ मनभित्रको हलचल चोरी हुन सक्छ ओढेर राख्नु आँचल चोरी हुन सक्छ कातिल नजरको आतंक बढेको छ सुवा कातिल नजरको आतंक बढेको छ सुवा तिम्रो आँखाको गाजल चोरी हुन सक्छ ओढेर राख्नु आँचल चोरी हुन सक्छ काका कुलझै खडेरीमा प्यासी छन् डाकु काका कुल झैं खडेरीमा प्यासी छन् डाकु चाँडो वर्ष झरी बादल चोरी हुन सक्छ ओढेर राख्नु आँचल चोरी हुन सक्छ प्रेमका कोही शाहजहाँ रहेनन् नि अब प्रेमका कोही शाहजहाँ रहेनन् नि अब मुमताज तिम्रो महल चोरी हुन सक्छ ओढेर राख्नु आँचल चोरी हुन सक्छ कोरी बाटी चुल्ठी कोयो बनाइराख्नु चोरी बाटी चुल्ठी को यो बनाइराख्नु झर्यो भने रेशमी कपाल चोरी हुन सक्छ मनभित्रको हलचल चोरी हुन सक्छ ओढेर राख्नु आँचल चोरी हुन सक्छ घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका वेदानन्द जोशीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म एउटा विशेष श्रृङ्खलाका साथ आइपुगेको छु मैले जसको गजल सुरुवातमा वाचन गरेँ बझाङका वेदानन्द जोशी र मसँग अर्को एकजना पनि व्यक्ति हुनुहुन्छ साथमा म आज पाहुना भन्दिनँ बाँकेका विशाल कार्की उहाँहरू दुवैजनालाई पाहुना किन भन्दिनँ भने उहाँहरू दुवैजना उज्यालो कर्मी हुनुहुन्छ वेदानन्द जोशी उज्यालोको देश परदेश सेक्सन तपाईँले उज्यालो अनलाइनमा पनि देख्नुहुन्छ त्यहाँ कार्यरत हुनुहुन्छ भने विशाल कार्की जो बाँकेका हुनुहुन्छ उज्यालोमा तपाईँले उज्यालो अनलाइन उज्यालो टिभीमा जहाँ पनि उहाँलाई देख्नुहुन्छ प्राय भिडियोग्राफीमा निकै सिद्धहस्त हात हो विशाल कार्की र वेदानन्द जोशीसँग आजको बुलबुल प्रस्तुत गर्नेछु यसर्थमा आज दुईजना मसँग हुनुहुन्छ वेदानन्द जोशी र विशाल कार्की मैले वेदानन्द जोशीको बझाङ ठेगाना सुदूरपश्चिम भन्न चाहन्छु मैले धेरै अगाडिदेखि मध्यपश्चिम र सुदूरपश्चिमको एउटा सम्बन्ध सेतु कार्यक्रम तयार गर्छु भन्ने पनि सोच थियो त्यही भएर मध्यपश्चिम हुँदाखेरि मैले विशालजीको बाँके क्षेत्र भन्ने सोचिरहेको रहेछु दाङका हुनुहुन्छ विशालजी विशाल कार्की दाङका र बझाङका वेदानन्द जोशी मध्यपश्चिम र सुदूरपश्चिम जोड्दै मैले स्वागत गरेँ बुलबुलमा तपाईँहरूलाई विशालजी हजुर धन्यवाद मैले त ठेगाना झन्डै बिगारेछु पछि तपाईँको यसो कापी पल्टाएँ दाङ लेखिएको देखेँ त्यसपछि दाङ भने अनि वेदानन्दजीको बझाङ है मैले तपाईँहरूलाई कहाँबाट अब तपाईँहरूलाई कामको दौरानमा त चिन्थेँ तर गजल लेखिन्छ भन्ने छैन धेरै हामी साथीहरू पत्रकार छौँ यहाँ समाचारै लेख्ने बढी छौँ तपाईँहरू पनि समाचार सेक्सनमै काम गर्नुहुन्छ गजल लेख्नुहुन्छ कविता लेख्नुहुन्छ जस्तो थाहा थिएन कहिलेकाहीँ फेसबुकमा यसो सेयर गरेको देखेपछि एक दिन मैले वेदानन्दजीको देखेँ अनि भिडियो खिच्नु भएको थियो हाम्रो विशालजीले एक दिन विशालजीको पनि देखिरहेको थिएँ वाचन गरेको अनि ओहो यस्तो प्रतिभा चाहिँ उज्यालो घरभित्रै हुने अनि मैले चाहिँ अरू पाहुनालाई मात्रै ल्याउने तपाईँहरूलाई त छुटाउनु भएन नि भनेर आज गराएको तपाईँहरूलाई बोलाएको विशालजी के केमा कलम चल्छ तपाईँको म चाहिँ मुक्तक लेख्छु गजल लेख्छु अनि यो चाहिँ औडा सुनाउन लेख्छु गजल मुक्तक अनि आफ्नो लागि चाहिँ कहिलेकाहीँ कविता लेख्ने प्रयास गर्छु तर आफूले लेखिसकेपछि त्यति चित्त नबुझेर मैले चाहिँ गजल मुक्तक चाहिँ मैले सार्वजनिक मलाई चाहिँ तपाईँको राम्रो लागेरै मैले ओहो आउनुपर्छ हामी त कुरा गरेको थियौँ तिन चार महिनादेखि नै भइसक्यो नि बस्ने बस्ने भन्दा भन्दै नमिलेको वेदानन्दजी तपाईँको कलम के केमा चल्छ मेरो पनि उहाँले भने जस्तै कविता र गजल नै मुख्यतया दुईवटा विधामा गजल कलम चल्छ र कहिलेकाहीँ हाइकुहरू मुक्तकहरू अनि पछि निबन्धहरू पनि लेख्ने गरिरहेको छ तर निबन्धहरू त्यसरी फेसबुकमा चाहिँ राख्दैन गजल र मुक्तहरू चाहिँ प्रायः जस्तो फेसबुकमा कति राम्रो यो गजल भनौँ न अथवा मुक्त त मध्यपश्चिम सुदूरपश्चिममा एकदमै धेरै उ छ तपाईँहरूले के क्षेत्रको प्रतिनिधित्व गरेर पनि हो र हुन त पत्रकारले लेख्नुहुन्न भन्ने छैन तर पनि मलाई चाहिँ पहिला आश्चर्य लागेको थियो पत्रकारितामा हुनुहुन्छ तर लेख्न हुँदो रहेछ जस्तो विशालजी त्यो एउटा रेडियो सुन्दा सञ्चार माध्यममा जोडिँदा मान्छे चाहिँ पहिले यति कार्यक्रमहरू सुन्ने समाचार पनि सुन्ने एउटा रुचि चाहिँ विकास हुँदै गर्दा मैले चाहिँ त्यो कार्यक्रम रेडियो सुन्दा चाहिँ मैले समाचारतिर पनि रुचि गएर रेडियो क्षेत्रमा चाहिँ म काम गर्न आएँ त्यो बिचमा चाहिँ मैले यस्ता साहित्यिक कार्यक्रम सुन्दा सुन्दा यसमा पनि यो लेख्न सकिन्छ कि भनेर ल एउटा अब अब पहिला मैले बेदजीको त अघि सुरुमै पढिहालेँ हामी बेदजी भन्छौँ वेदानन्द उहाँको पुरा नाम चाहिँ म विशालजीको सुन्न रहर गर्छु म गजल सुनाउँछु न त समाज सुन्यो न त सरकार सुन्यो न त समाज सुन्यो न त सरकार सुन्यो भाषणमा त राम्रा राम्रा अधिकार सुन्यो न त समाज सुन्यो न त सरकार सुन्यो भाषणमा त राम्रा राम्रा अधिकार सुन्यो छ कि त कतै न्याय भनी माग्न जाँदा बिचरो किसानले उल्टै किरकार सुन्यो भाषणमा त राम्रा राम्रा अधिकार सुन्यो भरोसा हराएको छ ऊ देशसँग तर्सिएको छ भरोसा हराएको छ ऊ देशसँग तर्सिएको छ जब सिंहदरबार र ठेकेदारको प्यार सुन्यो भाषणमा त राम्रा राम्रा अधिकार सुन्यो प्रहरीले चिसोमा आगो निभायो ताप्न रोक लगायो प्रहरीले चिसोमा आगो निभायो ताप्न रोक लगायो उता राष्ट्रसेवकको बोलावटमा आइतबार सुन्यो भाषणमा त राम्रा राम्रा अधिकार सुन्यो राणा सुन्यो प्रजातन्त्र लोकतन्त्र गणतन्त्रै सुन्यो राणा सुन्यो प्रजातन्त्र लोकतन्त्र गणतन्त्रै सुन्यो जे जे सुन्यो नि रामविलासले बेकार सुन्यो भाषणमा त राम्रा राम्रा अधिकार सुन्यो यो त उखु किस्सक रामविलास हो कि क्या हो यो पछिल्लो समयमा पछिल्लो समय भर्खरको ताजा रहेछ है ताजा भर्खरै मात्र यो रामविलासको त्यो भिडियो जसरी भाइरल भयो त्यो चर्चित भयो त्यसपछि त्यो देख्दा चाहिँ मलाई यो गजल लेख्न मन लागेर कहिलेकाहीँ भिडियोग्राफी गर्दाखेरि भिडियोमा प्रस्तुत गरौँ त्यो मतलब आम भिडियो होइन कि सटक्क परेर गजल वाचन गरेको भिडियो खिचेर होइन कि भिडियो ल्याङ्ग्वेजमा गजललाई प्रस्तुत गरौँ जस्तो जोस आउँदैन विशाल त्यस्तो गर्नुभएको थियो भिडियो ल्याङ्ग्वेजमा प्रस्तुत गर्ने गरी बेदजी बोल्नु मैले चाहिँ वाचन गरेका थिएँ अनि विशालजीले चाहिँ त्यसलाई भिडियो बनाएर हामीहरू दुईवटा मिलेर चाहिँ गरेका थियौँ एकपटक त्यसरी पनि गर्नुभएको थियो र त्यसरी गर्ने भन्ने किसिमको हाम्रो योजना थियो तर विभिन्न व्यस्तताको कारण चाहिँ त्यो अगाडि बढ्न सकेन बेदजीको पढाइ कहाँ कहाँबाट गर्नुभएको मैले एकदेखि दससम्म सत्यवादी हाई स्कुलबाट नै गरेँ बजाङमै भोपुरमा छ जुन जयपृथ्वीबहादुर सिंहले स्थापना गर्नुभयो अनि एसएलसी पछि म क्याम्पस लेभल सुरु गर्नको लागि धनगढी आएँ सुदूरपश्चिमाञ्चल एकाडेमीबाट मैले प्लस टू गरेँ ब्याचलर पनि त्यही कलेजबाट गरेँ अनि मास्टरको लागि म यता आरआर अहिले गरिरहनु भएको छ कि सकियो अहिले सकियो थेसिस बाँकी छ भन्न सकिया छैन आधा सकियो आधा लगभग सकियो नै हो त्यो त गरिहालिन्छ है अब मैले तपाईँको गजल त वाचन गरेँ तपाईँ एउटा सुनाउने त फेरि सुन हजुर यो चाहिँ वैदेशिक रोजगारीमा जाने युवाहरूको सन्दर्भमा लेखिया छ आउन थालेपछि जहाज कतारबाट मेरा साथीभाइ हराए मेरो गाउँघरबाट आउन थालेपछि जहाज कतारबाट मेरा साथीभाइ हराए मेरो गाउँघरबाट लेक बेसी वनपाखा सुनसान हुन थाल्यो अचेल बस्तीहरू तर्सित छन् बाँदरबाट मेरा साथीभाइ हराए मेरो गाउँघरबाट अन्तिम संस्कारमा ऊ घर आउनै पाएन अन्तिम संस्कारमा ऊ घर आउनै पाएन टाढिएको थिएन यसरी बाको नजरबाट मेरा साथीभाइ हराए मेरो गाउँघरबाट छोरो जन्मिँदा छोरो जन्मिँदा मुठा छोरो जन्मिँदा मुन्याठोमा बेर्नु भएको थियो यो मुन्याठो भन्नाले एउटा बझाङ्गी टिपिकल वर्ड हो जुन हामी टाउकोमा आमाहरूले बेर्नुहुन्छ एउटा तौलिया जस्तो होइन छोरो जन्मिँदा मुन्याठोमा बेर्नु भएको थियो अझै बाँच्न आउँछ आमाको मफलरबाट मेरा साथीभाइ हराए मेरो गाउँघरबाट बाटो कुरेर बसेकी प्रेमिकाको एउटै प्रश्न बाटो कुरेर बसेकी प्रेमिकाको एउटै प्रश्न प्रेमी मर्यो या बेपत्ता भयो त्यो शहरबाट खाँडी पसेका युवाबाट राज्यले रेमिटेन्स पायो खाँडी पसेका युवाबाट राज्यले रेमिटेन्स पायो तर चुहिएको छानोले टिन पाएन सरकारबाट आउन थालेपछि जहाज कतारबाट मेरा साथीभाइ हराए मेरो गाउँघरबाट तेरिका विशालजी मैले बाँधेको जस्तो पो भयो त तपाईँ त बोल्नु भएन नि बिस्तारै बस्नुभयो मुन्टो मात्रै हल्लाउनु भयो तपाईँलाई चित्त बुझिरहेको थियो उहाँले भनिराख्दा मलाई एकदमै मन छोएर चाहिँ मैले लाग्दा कुरा रहेछन् है कति राम्रोसँग लेख्न सक्ने पुरा यस्तो मजाले के हुँदो रहेछ विशालजी गजल थिएन भने त तपाईँ भिडियोग्राफी मात्रै गर्नुहुन्थ्यो होला है गजल कविता तपाईँ लेख्नुहुन्न थिएन भने त गजल थिएन भने खै एउटा केही कुरा नपुगे नपुगे जस्तो हुन्थ्यो होला निरस्ता हुन्थ्यो निरस्ता हुन्थ्यो होला आफ्नो चाहिँ केही भोगाइहरू अनुभवहरूलाई चाहिँ केसमा साटौँ भन्दा त्यो माध्यम हुन्थेन होला पहिलोपटक कहाँ कहाँबाट सिक्नुभयो गजल तपाईँले म चाहिँ त्यही कुन ठ्याक्कै कार्यक्रमबाट सिकेँ भन्ने त छैन तर म रेडियो सुन्दा चाहिँ कसरी लेखिँदो रहेछ भन्ने मलाई लागिराखेको थियो एक दिन चाहिँ म सार्छु अनि यो सारेर चाहिँ कस्तो हुँदो रहेछ यसको स्ट्रक्चर त्यसको संरचना कस्तो हुँदो रहेछ भनेर सारेर हेर्दा चाहिँ कता कताबाट एउटा मेसो पाए जस्तो लाग्यो <laughs> अनि त्यसबाट प्रयास गर्दा गर्दा पहिले चाहिँ लेखेर राखेको पछि चाहिँ मन नपर्ने त्यो चाहिँ हुँदो रहेछ मञ्चहरूमा कार्यक्रमहरूमा सुनाउनु पाइयो म खासै त्यस्तो मञ्चहरूमा सुनाएको छैन एक दुईवटा चाहिँ ती सानो सानो कार्यक्रममा चाहिँ प्रस्तुत गरेको छु तर रस हुन्छ हुन्छ अरूले सुनाउँदा पनि आफूलाई चाहिँ आनन्दै आउँछ मेरो उज्यालो घरभित्र पनि त कहिले तपाईँहरू दुईजना भेटेर गर्नुहुन्छ एकअर्काको सुन्ने विशालु मैले यो लेखेँ भनेर म सुनाउँछु अनि उहाँ पनि लेख्नुहुन्छ मलाई बोलाएर माथि बोलाएर नै कहिले काहीँ सुनाउनुहुन्छ कि भनेको तल्लो तला र माथिल्लो तलामा तपाईँहरूको कार्यक्षेत्र छ कहिले तल एकजना आयो अनि कुरा गर्यो माथिल्लो क्षेत्रमा फेरि अर्को एकजना गयो कुरा गर्यो त्यसरी चल्छ हजुर एकदमै रमाइलो हुन्छ त्यसरी आफूले सिर्जना गरेका लेखहरू एकअर्कालाई अरू गजल नबुल्ने साथीहरूले सुन्दा चाहिँ के भन्नुहुन्छ नै उहाँहरू पनि साथ दिनुहुन्छ किनकि अब साहित्य त सबैलाई फेरि आफ्नो सर्कलको साथी लेखिरहेछ भन्दा गर्व पनि लाग्दो गर्व हजुर स्वभाव त्यो हुन्छ भने आज बुलबुलमै ल्याउँदाखेरि नै मलाई कति खुसी लागिरहेको छ उज्यालो घरभित्रै बत्तीमुनिको अँध्यारो भने जस्तो यति राम्रो गजल लेख्ने गजलकारहरू हुँदाहुँदै मैले चाहिँ पुरै तपाईँहरूको चाहिँ अहिलेसम्म ल्याउँदै नलाइकन बसिरहेको अवस्था थियो मलाई एउटा मुक्तक भेटेँ मैले हाम्रो विशालजीको विशालजी वाचन गर्ने अनुमति पाऊँ हुन्छ सर कति राम्रो मान्छे पनि क्या अजीब अजीब देख्छु मान्छे पनि क्या अजीब अजीब देख्छु सास मात्र फेरेका सारा निर्जीव देख्छु घनको अन्तिम चोटसम्म छाती थापिरहने घनको अन्तिम चोटसम्म छाती थापिरहने बेवारिसे ढुङ्गालाई पो म सजीव देख्छु मान्छे पनि क्या अजीब अजीब देख्छु सास मात्र फेरेका सारा निर्जीव देख्छु कति राम्रो मुक्तक है वेदजी हजुर तपाईँको पनि मुक्तक नै छ क्या मुक्तक सायद मुक्तक होला यो पाना पल्टाउनु पर्छ सर फेरि ए होइन ठिक छ बिस्तारै मुक्तक पनि खोज होला मुक्तक तात्तातै चाहियो भन्न खोजेको होइन मैले गजल हुँदाखेरि गजलै पनि पढ्न पाइयो गजल हातमा नै तयार छ फेरि मुक्तकको लागि पाना पल्टाउनु पर्छ <laughs> हुन्छ हुन्छ त्यो तपाईँले गजल छ भने गजल अथवा मुक्तक छ भने मुक्तक जेसुकै सुन्न मतलब सुनाउन सक्नुहुन्छ म गजल नै सुनाएँ है त हजुर सदाबहार वन पत्सर भइदियो सदाबहार वन पतझर भइदियो अब जरुरत पनि रहर भइदियो सदाबहार वन पतझर भइदियो अब जरुरत पनि रहर भइदियो नङ्ग्रा खियाएर बनाएको फाँट बाढी पसेपछि बगर भइदियो मर्नु छ जान्दा जान्दै किन फक्रिन्छ होला मर्नु छ जान्दा जान्दै किन फक्रिन्छ होला के होला मानव फूल अमर भइदियो सदाबहार वन पतझर भइदियो एक्लो हुँदा जिन्दगी उपहार लाग्थ्यो एक्लो हुँदा जिन्दगी उपहार लाग्थ्यो सम्बन्ध बढ्दै गए बेखबर भइदियो अब जरुरत पनि रहर भइदियो सदाबहार वन पतझर भइदियो कति राम्रो कस्तो बेलामा फुर्छन् बेजी म जसो गजल अथवा जुनसुकै लेखहरू पनि यसरी लेख्दाखेरिमा चाहिँ साहित्यिक लेखहरू गाडीको यात्रामा प्रायः जसो बढी लेख्छु त्यति बेला फुरिरहेको हजुर म म्याक्सिमम् लेख्ने भनेको साथीहरू कति बेला साथीहरू पनि सोध्नुहुन्छ कति बेला लेख्छस् भनेर एट्टी पर्सेन्ट म गाडीमै लेख्छु गाडीको यात्रामा नोटप्याड छ नोटप्याडले यो ग्याजेटले चाहिँ सजिलो बनाइदिएको छ यसको लागि अनि गाडीको यात्रामा अफिसबाट घर आउँदा घरबाट अफिस जाँदा म्याक्सिमम् मेरो लेख्ने समय भनेको त्यही हो मैले एउटा सन्दर्भ जोड्नु पनि पर्छ तपाईँहरूलाई चिनेकी नाताले बेजी राम्रो चित्र बनाउने चित्रकार पनि हुनुहुन्छ एकदमै मजासँग बसेर है विशालजी तपाईँले याद गर्नुभएको होला तपाईँ भिडियो उहाँको चित्र पनि मलाई एकदमै मनपर्छ उहाँलाई चाहिँ मैले बेला बेलामा ल बनाउनु त भनेर पनि उहाँसँग सिक्न खोजिरहेको हुन्छु तर रहर लाग्छ मलाई पनि तर उहाँ रहर लाग्दो बच्चैदेखि तपाईँलाई रहर थियो भेदजी हजुर म चित्र बच्चैदेखि बनाउँथेँ स्कुलको पनि थुप्रै कम्पिटिसनहरूमा भाग लिएँ फर्स्ट सेकेन्ड भइरहेको थिएँ दससम्म मैले सहभागी हुने मौका मैले दसपछि क्याम्पस लेभलमा आइसकेपछि त्यस्तो कम्पिटिसन पनि भएन सहभागी पनि भइएन अनि आफै सेल्फ प्र्याक्टिस भयो बस्यो हजुर विशालजीले अघिदेखि एउटा गजल पढौँ पढौँ भन्दै हेर्नु भएको छ मैले मोबाइलको स्क्रिन हेरिरहेको छु हजुर म सुरु गर्छु यो चाहिँ थोरै प्रेम सम्बन्धी छ हजुर <clears throat> सुरु गर्छु प्रेमलाई पुष्टि गर्ने के पो प्रमाण हुन सक्छ प्रेमलाई पुष्टि गर्ने के पो प्रमाण हुन सक्छ प्रमाण मागेर प्रेमकै अपमान हुन सक्छ प्रेमलाई पुष्टि गर्ने के प्रमाण हुन सक्छ प्रमाण मागेर प्रेमकै अपमान हुन सक्छ गल्ती देखाउँछ खोट लगाउँछ भने तिमीलाई गल्ती देखाउँछ खोट लगाउँछ भने तिमीलाई सम्बन्ध लत्याउने उही बेमान हुन सक्छ प्रमाण मागेर प्रेमकै अपमान हुन सक्छ समयले मिलाएको मान्छेलाई समयले चिनाउँछ समयले मिलाएको मान्छेलाई समयले चिनाउँछ होइन भने प्रेम नाप्ने कुन पो मान सक्छ प्रमाण मागेर प्रेमकै अपमान हुन सक्छ सम्बन्ध बाँचे बाँच्दो रहेछ सार उपहारको सम्बन्ध बाँचे बाँच्दो रहेछ सार उपहारको नत्र मन बहकाउने आँसु चुहाउने सामान हुन सक्छ प्रमाण मागेर प्रेमकै अपमान हुन सक्छ कति राम्रो कति मजाले कन्फिडेन्ट बढ्दै आयो है विशालजीको मैले <laughs> मलाई पनि त्यस्तै लागिरहेको सुदूरपश्चिम र मध्यपश्चिम जोड्छु भनेको सुदूरपश्चिम भर्सेस मध्यपश्चिम होला जस्तो बेदजी अब तपाईँले के सुनाउने त म पनि फेरि एउटा मुक्तक अघि सरले कुरा निकालिहाल्नुभयो मुक्तकको म एउटा मुक्तक सुनाउँछु ओस चाटेर प्यास मेटायो कसरी के साटेर ओस हजुर ओस यो चाहिँ मैले त्रिहत्तर साल जेठ बाह्र गते लेखेको रहेछु सर ओस चाटेर प्यास मेटायो कसरी गाग्रीभित्र तलाउ अटायो कसरी फु मन्तरमै मलाई ए जादु गर्ने पटायो कसरी अनि छुटायो कसरी अहो बडा गजब रहेछ है विशालजी चाहिँ त बस्नै सकिएन हो फेरि सुन्न मन लाग्यो मलाई मुक्त नै सुनाउँछु म ल कति मजाले विशालजीको सुनाउ त सपना जति सारा खरानी बनाएर सपना जति सारा खरानी बनाएर आँसुले निथुक्क सिरानी बनाएर सपना जति सारा खरानी बनाएर आँसुले निथुक्क सिरानी बनाएर छातीको बायाँ पाटो खाली छहेर छातीको बायाँ पाटो खाली छहेर गई गई हरामी मलाई बिरामी बनाएर आँसुले निथुक्क सिरानी बनाएर मध्यपश्चिमले त अगाडि बढायो त अब सुदूरपश्चिमले एकचोटि पेल्नुपर्छ बेजी होइन सर यसरी पेल्ने पेलाउने काम नगरौँ यो मिठो पेलाइ नि हजुर मिठो पेलायो म फेरि गजल भनौँ या मुक्तकमै जाउँ न एउटा झिमझिम गर्ने परेला कति सुहाको झिमझिम गर्ने परेला कति सुहाको साउने झरी झर्ने बेला कति सुहाको मेहन्दीको रङ्ग गडे राम्रो लोग्ने पाइन्छ अरे मलाई नि हत्केला कति सुहाको मलाई प्रेमको कुरा गर्नु म प्रेमै अर्को त्यो घटनादेखि दिल सजग भएको छ त्यो घटनादेखि दिल सजग भएको छ प्रेम के हो मलाई अवगत भएको छ त्यो घटनादेखि दिल सजग भएको छ प्रेम के हो मलाई अवगत भएको छ न कानुनी उपचार न अखबारमा समाचार न कानुनी उपचार न अखबारमा समाचार माया मोहबाट आजित सारा जगत भएको छ प्रेम के हो मलाई अवगत भएको छ अब आज आजको यो कार्यक्रमको बसाई बल्ल मजा आउँदैछ आदि समय भइसकेर पो बित्यो त यहाँ आज मसँग दुईजना गजलकार मुक्तकार हुनुहुन्छ साहित्यकार हुनुहुन्छ विशेष यसरी भनौँ मैले बझाङबाट हुनुहुन्छ वेदानन्द जोशी र त्यसै गरी दाङबाट हुनुहुन्छ मसँग विशाल कार्की र विशाल कार्की भिडियोग्राफी गर्नुहुन्छ अनि त्यसपछि पत्रकारिता गर्नुहुन्छ हाम्रो वेदानन्द जोशीजी पत्रकारिता त दुवै पत्रकारिता पऱ्यो लेख्नुहुन्छ देश परदेशमा लेख्नुहुन्छ विशेष गरी रिसर्च पनि गर्नुहुन्छ वेदानन्द जोशी र त्यसै गरी विशाल कार्की दुवै उज्यालोमा कार्यरत पत्रकार साहित्यकारको नाम हो बुलबुलमा उहाँहरूसँगको कुराकानी र रचना सुन्ने क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला बुल-बुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल वर्षदिन अघि विदेशिएको थियो छोरो गरिबीले दिन अघि विदेशिएको थियो छोरो गरिबीले खबर आयो आमालाई पैसो दिएन रे अरबीले सरकार एक कदम पनि अघि सर्दै सर्दैन सरकार एक कदम पनि अघि सर्दै सर्दैन लेख्न त लेख्छ नि बार बार कविता कविले खबर आयो आमालाई पैसो दिएन रे अरबीले कमाई हुन्छ भन्दै परदेश पठाउने आफन्तै थिए कमाई हुन्छ भन्दै परदेश पठाउने आफन्तै थिए के चासो राख्थे पैसो हात परेपछि मतलबीले खबर आयो आमालाई पैसो दिएन रे अरबीले खाली नै सही नेपाल झिकाउनु पर्यो भन्दा पनि खाली नै सही नेपाल झिकाउनु पर्यो भन्दा पनि सरकार फेल भो निक्लियो संघ संस्थाको पैरवीले वर्ष दिन अघि विदेशिएको त्यो छोरो गरिबीले खबर आयो आमालाई पैसो दिएन रे अरबीले दाङका विशाल कार्कीको यो गजल वाचन सँगसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ आजको बुलबुलमा म उज्यालो कर्मी दुईजना गजलकारलाई लिएर आइपुगेको छु विशाल कार्की दाङ घर हो उहाँको वेदानन्द जोशी घर हो उहाँको हामी सुदूरपश्चिम र मध्यपश्चिमका एक एक प्रतिभा त्यो पनि सञ्चारकर्मी प्रतिभासँग छौँ आज र मजासँग संसारका थोरै थोरै कुरा गर्दै साहित्यका बढी कुरा गरिरहेको छौँ दुवैजनालाई तपाईँहरूलाई स्वागत छ तर म अब यति बेलाको कम्युनिकेसन चाहिँ वेदानन्दजीसँग गर्छु मैले अघि विशालजीलाई त सोधेँ कहाँबाट प्रभाव पर्यो साहित्यको कहिलेदेखिबाट रुचि बस्यो भनेर सोधेँ वेदानन्दजीलाई सोध्न बाँकी छ म दस कक्षासम्म त मैले यस्तो गजल कविता केही पनि लेखेको थिएन सर जब एसएलसी दिएर म धनगढी आएँ अनि दाईले चाहिँ आफ्नो डायरी मेरो कोठामा छोड्नु भएको थियो क्या त्यसमा मैले पढ्दाखेरि गजल लेख्नु भएको रहेछ हाम्रो फेरि मेजर इङ्ग्लिसको सर टङ्क कुवर भन्ने सर हुनुहुन्थ्यो उहाँलाई सम्झिन चाहन्छु अहिले म अनि उहाँले चाहिँ शुक्रबारमा शुक्रबारीय कार्यक्रम गर्नुहुन्थ्यो त्यसमा चाहिँ उहाँ आफैले गजल सुनाउनुहुन्थ्यो कि अनि एकपटक हामी सबैले पनि केही लेखेर ल्याउनु भन्नुहुन्थ्यो मैले त्यही दाईको गजल चोरेर वाचन गरेँ दाईले लेख्नु भएको गजल त्यो गजल मलाई याद भएन तर वाचन गरेँ सबैले एकदम दामी छ भन्नुभयो सरले पनि वा यति दामी गजल भन्नुभयो के अनि पछिल्लो पटक भन्दाखेरि पछिल्लो शुक्रबार त मैले लग्या थिएन अनि के भन्ने मलाई आएन त्यति बेला नै मैले हतार हतारमा एउटा गजल लेखेँ एउटा मुक्तक भनौँ दुई सेरको अनि त्यही वाचन गरेँ पछि त अब त गर्नुपर्छ अब त लेख्नुपर्छ भनेर त्यो बाटो चाहिँ मलाई प्रेरणा मिल्यो झकझकिँदै त्यसरी चाहिँ तपाईँलाई झकझक सुरु भयो दाई दाईको कारण र टङ्कको हाम्रो मेजर इङ्ग्लिसको दुईजनाको प्रभाव कहिले अहिलेसम्म बसिरहेको छ नि दस कक्षा पढ्दाखेरिको कुरा यो अब मास्टर्स अन्तिम चरणमा हुनुहुन्छ <laughs> विशालजी है कति चोरी चोरी पनि कहिले काहीँ साहित्यकार बनिन्छ नि कति धेरै साहित्यकार त्यसरी बनेका छन् आफैले भोगेको छु विशालजीले अघि रचना रचना लिइरहनु भएको छ के गर्दै हुनुहुन्छ म एउटा मुक्तक तपाईँहरूको मुक्तक दोहोरी पो मजा लागिरहेको थियो मलाई अघि दोहोरी गर्न <laughs> दोहोरीमै त नजाउँ दोहोरी मैले शब्द प्रयोग गरेको मात्रै तर पालै पालो प्रहार गर्दा खुसी कसले बनायो पीर कसले बनायो कसले बनायो खुसी कसले बनायो पीर कसले बनायो खुसी पाउन यति धेरै जन्जिर कसले बनायो खुसी कसले बनायो पीर कसले बनायो खुसी पाउन यति धेरै जन्जिर कसले बनायो मिठो बोलेर अमिलो चोट दिने हुँदा हुँदै मिठो बोलेर अमिलो चोट दिने हुँदा हुँदै वचन नै काफी थियो फेरि तिर कसले बनायो खुसी कसले बनायो फेरि पिर कसले बनायो खुसी पाउने यति धेरै जन्जिर कसले उत्तर दिनुहोस् त वेदजी कसले बनाएछ अलि फरक तरिकाले उत्तर ठिक छ आएकी थियौ तिमी म कसरी जानु तिमीले भन्दै नभनी म कसरी जानु आएकी थियो तिमी म कसरी जानु तिमीले भन्दै नभनी म कसरी जानु धेरै थिए मित्रहरू शुभेच्छुकहरू तर तिमी बोलिनौ अनि म कसरी जानु त्यही त बोल्नु पर्यो नि बोल्दै नबोल्नेलाई त के भन्न सकिन्छ हजुर उमेरमा त कहिले काहीँ गजलबाटै पनि आँखा चार हुन्छन् होला हुँदैन खोइ सर त्यस्तो संयोग जुर्या छैन विशालको जुरो कि <laughs> छैन सर त्यस्तो <laughs> भिडियोग्राफीमा मजा हुन्छ कि साहित्य लेखनमा विशालजी त्यो साहित्यमा पनि साहित्यमा मजा छ त्यो काममा पनि मजा त छ तर आफ्ना कुराहरू पोख्नलाई चाहिँ एउटा कुनै अनुभव भयो केही कुरा देखेर चाहिँ मानौ त्यो अस्तव्यस्तता कुराहरू देखिन्छ देशमा भइरहेको कुराहरूले आफूलाई चित्त बुझेन भने के गरौँ कसो गरौँ भन्दा चाहिँ गजल लेखेर चाहिँ <laughs> एउटा सन्तुष्टि प्राप्त हुन्छ त्यो सन्तुष्टिले गर्दा चाहिँ आफूलाई गजलमा मजा छ कि जस्तो पनि लाग्छ मजा त त्यसमा पनि छ काममा आजको यो कार्यक्रम टेलिभिजनमा भए कति मजाले देखाउँथ्यो होला म तपाईँलाई त सुटिङ गरौँ गरौँ लागिरहेको हुन्छ होला विशालजीलाई जतिखेर <laughs> जतिसुकै बेला तर रेडियोमा यति इन्थुसियास्टिक अङ्ग्रेजीमा नेपालीमा यति जाँगरिलो यति सक्रिय हुनुहुन्छ हाम्रो बेदजी र विशालजी कि मैले यो शब्दमा व्याख्या गर्न सक्दिनँ मैले त्यसै पनि सँगै काम गर्दा तारिफ गरेको भन्ने आरोप लाग्न सक्छ तर साँच्चीकै नै सक्रिय मध्ये हुनुहुन्छ जागरुक हुनुहुन्छ लेख्दै र आफ्नो काम गर्दै सधैँ उहाँहरूको दिनचर्या बितिरहेको मैले देख्छु र म फाटाफुट्टा छुट्टै हामी यसरी बसेर साहित्यिक कुराकानी गर्नै पाइएको छ तपाईँहरू लेख्नु हुँदो रहेछ है भन्यो जिस्क्यो एकछिन हाइहालो गऱ्यो हिँडिहाल्यो अरू अरू काममा अरू कुरा गऱ्यो आज त मजाले बुलबुलको स्टुडियोभित्र पसेर पलेटी कसेर बसिएको छ हामी र मजासँग चलाइँदैछ विशाल जसले अरूलाई कतिलाई भिडियोबाट देखाउनुहुन्छ आज विशाललाई रेडियोबाट सुनाउँदैछु मैले बेदजी तपाईँको रचनामा पनि देश परदेशको छनक आउन थालेछ किनभने माइग्रेसनका इस्युहरूमा तपाईँ काम गर्नुहुन्छ लेख्नुहुन्छ तपाईँले कति घटनाहरूलाई अब बुझ्न थाल्नु भएको छ अध्ययन गर्नुभएको छ गजलमा पनि ती कुराहरू आउन थालेछ है प्रभाव हुँदो रहेछ सर आफूले के गरेको आफूले अनुभव जुन विषयमा गर्यो त्यसको प्रभाव चाहिँ साहित्यमा स्वभाव त पर्दो नै रहेछ जस्तो हामी जस्तो सामाजिक पृष्ठभूमिबाट आउँछु त्यस्तै प्रभाव साहित्य सिर्जनामा पर्छ नि त्यस्तो हुँदो रहेछ उमेरमा त अलिक प्रेम लेख्छ नि धेरैले फेरि मैले पनि सुनाएँ नि प्रेम कहाँले <laughs> पनि कम छैन भन्नु खोज्नुभयो उहाँले हजुर पुष्टि भइसकेको छ अनि उहाँलाई मात्रै भनेर भएन नि त विशालजी तपाईँलाई कहिले काहीँ प्रेम लेखाउँ लाग्दैन म चाहिँ प्रेम पछिको वियोग लेख्छु एउटा सुनाउँछु म ल सुनाउनुहोस् त नसोध चोट कुन असरसम्म पुग्यो नसोध चोट कुन असरसम्म पुग्यो दिन अस्ताएर अँधेरी प्रहरसम्म पुग्यो नसोध चोट कुन असरसम्म पुग्यो दिन अस्ताएर अँधेरी प्रहरसम्म पुग्यो सम्झिएर तिमीलाई सम्झिएर तिमीलाई तस्बिर छुने यी हात सम्झिएर तिमीलाई तस्बिर छुने यी हात आज भुल्ने बाहना खोज्दै जहरसम्म पुग्यो दिन अस्ताएर अँधेरी प्रहरसम्म पुग्यो नसोध चोट कुन असरसम्म पुग्यो कति चोटिलो मार हान्न सक्ने क्षमता के तपाईँको मुक्तकमा है यो के मध्यपश्चिमको ब्रान्डै बोक्नु भएको होइन तर लेख्दा चाहिँ आफूलाई मन परेको मैले सुनाएको मञ्चहरूमा जाने गरिरहेको छ भन्दा पनि छैन भन्नुहुन्छ कति मजाले रचना गर्नुहुन्छ प्रयास मेरो चाहिँ गर्छु आफू आफू नै प्रयास गर्छु तर त्यस्तो सुनाउने चाहिँ गरेको छैन अरू ठाउँमा चाहिँ बेदजी तपाईँको चाहिँ तपाईँको कार्यक्रमहरूमा कतिको हिँडाइ हुन्छ पहिला चाहिँ हुन्थ्यो सर यता जब म मतलब काममा व्यस्त हुन थालेँ पहिला पनि म शनिबार मेरो छुट्टी हुन्थ्यो त्यति बेला म अरू नै बार मेरो अफिस भए पनि शनिबार बिदा हुन्थ्यो त्यति बेला साहित्यिक कार्यक्रमहरू हुन्थ्यो साथीहरूले शनिबार विशेष राख्नुहुन्थ्यो त्यति बेला जान्थेँ आजकल मङ्गलबार छुट्टी हुन थाल्यो यता अफिसको शनिबार चाहिँ अफिस आउनुपर्ने भयो त्यो किसिमले गर्दाखेरि त्यो कारणले गर्दाखेरि छुट्टी आएको छ कति रमाइलो ल राम्रो एकदमै अनुभव हामी सुन्दैछौँ अब रचना बेदजीकै पालो छ होला के गजलमा जाने गजलमै जाउँ र अहिले विषालुले मदिराको कुरा गर्नुभयो मलाई फेरि त्यही भनौँ जस्तो लाग्यो ल ल्याउनुहोस् न विषयलाई जोड्दा त मजा आउँछ त खाना चाहिँ फाइदाजनक छैन <laughs> नआउनु मेरो सामु तिमी नसापिएको बेला नआउनु मेरो सामु तिमी नसापिएको बेला नआउनु मेरो सामु तिमी नसापिएको बेला चिन्दैन म कसैलाई पनि नसापिएको बेला हजुर हजुर विदेशमै जाऊ भनी नसम्झाउनु वेदलाई जलाइदेला राहदानी नसापिएको बेला हजुर बियरको बोतल टेबुलमा मात्तिँदै ओकल छ नसोच्नु मलाई तिन पानी नसा पिएको बेला तिम्रा आँखाबाट तिम्रा आँखाबाट तिम्रै मन चोरी हुन सक्छ यता नहेर ओइसान नानी नसा पिएको बेला कति राम्रो कति राम्रो मलाई भट्टीतिर देखे आफ्नो परिचय नदि नदिनु मलाई भट्टीतिर देखे आफ्नो परिचय नदिनु भिखारी लाग्छन् राजा रानी नसा पिएको बेला हामी बुलबुलमा छौँ र बुलबुलमा आज वेद हुनुहुन्छ हामीसँग वेदानन्द जोशी त्यसै गरी विशाल हुनुहुन्छ विशाल कार्की दाङका विशाल कार्की र बजाङका वेदानन्द जोशीसँग हामी कुराकानी गरिरहेका छौँ गजल सुन्दै मुक्तक सुन्दैछौँ एउटाले एउटा विषय निकाल्ने बित्तिकै अर्कोलाई एकदमै जोस आइसकेको मैले अनुभव गरिरहेको छु विशाललाई पक्कै जोस आएर त्यहाँ हेर्दै हुनुहुन्छ कुन बेला पाला आउँछ गजल सुनाउँ कि जस्तो हजुर हजुर यो चाहिँ गणतन्त्र कमरेडहरूको बारेमा छ सावधान आलोचना गर्न यो कमरेडको गणतन्त्र हो सावधान आलोचना गर्न यो कमरेडको गणतन्त्र हो कि त तम्तयार हुनु मर्न यो कमरेडको गणतन्त्र हो सावधान आलोचना गर्न यो कमरेडको गणतन्त्र हो सावधान आलोचना गर्न यो कमरेडको गणतन्त्र हो कि त तम्तयार हुनु मर्न यो कमरेडको गणतन्त्र हो क्रान्ति भइसक्यो समृद्धि आइसक्यो कमरेड हुन नखोज्नु क्रान्ति आइ भइसक्यो समृद्धि आइसक्यो कमरेड हुन नखोज्नु जरुरत छैन कोही अघि सर्न यो कमरेडको गणतन्त्र हो कि त तम तयार हुनु मर्न यो कमरेडको गणतन्त्र हो सारा ढड्डा भरिएछ शहीदको कोटा पनि सकिएछ सारा ढड्डा भरिएछ शहीदको कोटा पनि सकिएछ टुलु टुलु हेरौं किन जानु लड्न यो कमरेडको गणतन्त्र हो कि त तम तयार हुनु मर्न यो कमरेडको गणतन्त्र हो प्रदेश जाने रोकिँदैनन् गएका स्वदेश फर्किँदैनन् प्रदेश जाने रोकिँदैनन् गएका स्वदेश फर्किँदैनन् राजधानी सो साथ समुद्र तर्न यो कमरेडको गणतन्त्र हो कि त तम्तयार हुनु मर्न यो कमरेडको गणतन्त्र हो सावधान आलोचना गर्न यो कमरेडको गणतन्त्र हो कति राम्रो गणतन्त्रमाथि यो मतलब राम्रोसँग व्यवस्था बनेन अथवा शान्ति भएन अथवा विद्रोहहरू भयो भने यस्ता खालका प्रहार साहित्यकारले गर्छन् भन्ने कुरा उहाँले बताउनु भयो अब वेदको पालो के गजल नै भन्ने सर तपाईँलाई के रुचि लाग्छ गजल सुनाउ सुनाउ लागिरहेको छ गजल नै सुनाउँछु है वेदानन्द जोशी र विशाल कार्कीसँगको यो बुलबुल आज उज्यालो घरभित्रकै अतिथिलाई मैले राखेको छु बत्तीमुनि अँध्यारो भइरहेको थियो आज उज्यालो पार्ने हाम्रो कोसिस छ हजुर यो चाहिँ जीवनको एउटा क्रोनोलोजी कालखण्ड हुन्छ नि बचपनदेखि चाहिँ बुढौलीसम्मको त्यस्तो विभिन्न फेजहरूमा आधारित रहेर मैले एउटा गजल लेखिया छ वाचन गर्छु है त हजुर दारी पलाएछ म जवान भएछु दारी पलाएछ म जवान भएछु त्यो बचपन हराएछ म जवान भएछु हिजोसम्म छुचो जिस्किँदै हिँड्थ्यो आज मरो लजाएछ म जवान भएछु बगैँचामा कोपिला फक्रेको देखेर अङ्ग अङ्ग फरफराएछ म जवान भएछु भाइ भन्थी कुनै बेला हिजो उसैले मलाई भाइ भन्थी कुनै बेला हिजो उसैले मलाई प्रेम पत्र पठाएछ म जवान भएछु सानो छँदा भूतसँग तर्सन्थ्यो यो मन सानो छँदा भूतसँग तर्सन्थ्यो यो मन आज भविष्यसित डराएछ म जवान भएछु दारी पलाएछ म जवान भएछु त्यो बचपन हराएछ म जवान भएछु कति राम्रो कति राम्रो म यति मिठो गजलहरू लेख्नुहुन्छ तपाईँहरूले भनेर हामी एउटै छातामुनि लामो समयदेखि काम गर्दा पनि मलाई थाहा थिएन विशालजीलाई अब एउटा पालो दिन्छु त्यसपछि हामी बिट मार्नतिर लाग्छौँ म एउटा मुक्त सुनाउँ कि जस्तो लागिरहेछ हजुर बस्दा बस्दै समय बितेको पत्तै हुँदो रहेछ तपाईँहरूलाई मैले समय मिल्यो भने अब लगत्तै त होइन अलिकति दुई चार हप्तापछि फेरि हामी अर्को बसाई मिठा मिठा गजल लिएर बस्नुपर्छ अझै मिठा है त हस् म चाहिँ अहिले यो एउटा मुक्तक सुनाउँछु हजुर यो मुक्तक चाहिँ कुन सुनाउ धेरै <laughs> रहेछन् चोटिला फेरि तपाईँको हामी उज्यालोका दुवै पत्रकार विशाल कार्की र वेदानन्द जोशीसँग छौँ जो गजल लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ तपाईँले कुराकानी सुनि नै रहनु भएको छ विशालजी विशेष गरी भिडियोग्राफी गर्नुहुन्छ वेदानन्दले माइग्रेसनमा काम गर्नुहुन्छ देश परदेश सेक्सन तपाईँले उज्यालो अनलाइनमा जुन देख्नुहुन्छ रेडियोमा पनि हरेक मंगलबार बिहान प्रसारण हुन्छ बिहान तपाईँले सुन्नुभएको होला देश परदेश कार्यक्रम त्यसमा एउटा रिसर्चको काम पनि गर्नुहुन्छ र सँगसँगै रिपोर्टहरू बनाउनुहुन्छ वेदानन्दले माइग्रेसनका इस्युहरू खोज्नुहुन्छ र अध्ययन गर्नुहुन्छ त्यसैले पनि उहाँका रचनाहरूमा माइग्रेसनका प्रसङ्गहरू धेरै आउन थालेका छन् उज्यालो घरभित्रकै आज तीनजना हामी बसेका छौँ बुलबुलमा र गजल र मुक्तक सुन्दैछौँ विशालजीको पालो मान्छे पनि क्या अजिब अजिब देख्छु देख्छु मान्छे पनि क्या अजिब अजिब देख्छु सास मात्र फेरेका छन् निर्जीव देख्छु मान्छे पनि क्या अजिब अजिब देख्छु सास मात्र फेरेका छन् निर्जीव देख्छु घनको अन्तिम चोटसम्म छाती थापिरहने घनको अन्तिम चोटसम्म छाती थापिरहने बेबारिसी ढुङ्गालाई पो म सजीव देख्छु मान्छे पनि क्या अजीब अजीब देख्छु सरले सुनाइसक्नु भएको केही छैन तपाईँको आवाजमा सुन्न झन् रमाइलो भयो अब लगभग हामी अन्त्यतिर छौँ कतिलाई त तपाईँलाई तपाईँहरूलाई थाहै थिएन धेरै समाचार कक्षका साथीहरूलाई पनि थाहा थिएन होला आजको कार्यक्रम प्रसारण भइसकेपछि प्रसारण भइरहँदा उहाँहरूलाई चाहिँ कति रमाइलो लागिरहेको होला होइन तैपनि यो हाम्रो सर्कलभन्दा फेरि बाहिर कसैले सम्पर्क गर्न खोज्नुभयो भेट्न खोज्नुभयो चिन्न खोज्नुभयो भने विशालजी तपाईँलाई कसरी सम्पर्क गर्ने म चाहिँ फेसबुकमै उपलब्ध छु विशाल कार्की राख्यो भने वेदजी तपाईँलाई भेट्नु पऱ्यो भने मेरो पनि फेसबुकमा वेदानन्द जोशी भनेर सर्च गर्नुभयो भनेपछि सजिलै म नै देखिन्छु हजुर हजुर र मोबाइल नम्बर अन्ठानब्बे अडसट्ठी सत्तालिस उनासत्तरी बाह्र त्यसरी पनि खोज्न सकियो ल तपाईँहरू दुवैजनालाई अब म एकदमै धेरै यहाँ आउनुभयो भन्नु परेन यहीँभित्र हुनुहुन्थ्यो तर यति मिठो लुकेर बसेको रचनालाई सुनाउनु भयो र सुन्न पाइयो चिन्न पाइयो हार्दिक धन्यवाद भयो है अपराध गर्यो या मनोरञ्जन प्रतिक्रिया त सुन्ने श्रोता हवस् त गजलकार मुक्तकार हाम्रो वेदानन्द जोशी जो बझाङ उहाँको घर हो विशाल कार्की दाङ उहाँको घर हो उहाँहरूसँगै आजको कार्यक्रमबाट उत्पादन सहयोगी संघर्षविष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुन्छौं जाँदा जाँदै बझाङका वेदानन्द जोशीको गजल वाचन गर्दै शुभरात्रि भन्छु पीडा पोख्ने अश्रुधारा अझै उस्तै छन् पीडा पोख्ने अश्रुधारा अझै उस्तै छन् मेरा आँखा हराभरा अझै उस्तै छन् मन तार्ने साँघु भेलमा बगिसक्यो रे मन तार्ने साँघु भेलमा बगिसक्यो रे तर रिसाएका किनारा अझै उस्तै छन् मेरा आँखा हराभरा अझै उस्तै छन् तिमीले सिकाएको पाठ बुझ्नै सकिएन तिमीले सिकाएको पाठ बुझ्नै सकिएन मैले नजानेका कखरा अझै उस्तै छन् मेरा आँखा हराभरा अझै उस्तै छन् प्रेमिल सम्बन्धको हत्या भइरहन्छ प्रेमिल सम्बन्धको हत्या भइरहन्छ गाउँठाउँमा ज्यानमारा अझै उस्तै छन् मेरा आँखा हराभरा अझै उस्तै छन् बाध्यता र रहरको संग्राममा हारेको म बाध्यता र रहरको संग्राममा हारेको म निभाउनु पर्ने अभिभारा अझै उस्तै छन् मेरा आँखा हराभरा अझै उस्तै छन् अचेल कसको प्रेममा छौ यो नसोध्नु अचेल कसको प्रेममा छौ यो नसोध्नु यहाँ वेद जस्ता सर्वहारा अझै उस्तै छन् पीडा पोख्ने अश्रुधारा अझै उस्तै छन् मेरा आँखा हराभरा अझै उस्तै छन् बुलबुल एउटा इरानी चरा बुलबुल